विस्तारमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य दलका शीर्ष नेताहरूबीचको बैठक बिना निष्कर्ष सकिएको छ निर्वाचन सम्बन्धी ऐन कानूनका विवादित विषयमा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष बिन भएको हो दलहरूबीच थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषयमा विवाद कायमी छ बैठकमा मन्त्री परिषदका अध्यक्ष रेग्मीले दुई दिनभित्र सहमति गरेर आउन मुख्य दलका शीर्ष नेताहरूलाई आग्रह गर्नु भएको छ शुक्रबार थ्रेस होल्डका विषयमा दुवै पक्ष लचिलो भएको भनिए पनि शनिबार शनिबार नेपाली कंग्रेस र एमाले त्रेसोल राख्नुपर्ने बताएका थिए भने एकीकृत माओवादी र मधेसवादी दलले त्यसलाई अस्वीकार गरेका थिए त्यस्तै उम्मेद्वारको योग्यताका विषयमा पनि दलहरूबीच कुरा मिल्न सकेको छैन बैठकपछि मधेसी मोर्चाका नेता विजय कुमार गक्षधारले विवाद मिलाउन दलहरू आज र भोलि छलफलमा जुट्ने बताउनुभयो उहाँले दलहरूबीच सहमति नभएमा प्राविधिक विषयमा सरकार आफै निर्णय लिएर अगाडि बढ्ने बताउनुभयो हिजो बसेको उच्च स्तरीय राजनैतिक समितिको बैठकमा कुनै निर्णय नभएपछि आज मन्त्री परिषदका अध्यक्ष रेग्मीसँग परामर्श गर्ने निर्णय भएको थियो कैलालीको पथरियामा बस पल्टदा दुईजनाको ज्यान गएको छ अरू चारजना घाइते भएका छन् नेपालगंजबाट महेन्द्रनगर जाँदै गरेको ना चार ख छ चार आठ नम्बरको यात्रुबाग बस आज बिहान दस बजे अर्को बसलाई ओभरटेक गर्न खोज्दा पल्टिएको इलाका प्रहरी कार्य लम्कीले जनाएको छ दुर्घटनामा ज्यान गुमाउने बसका सहचालक बर्दियाका प्रकाश खड्काको मात्रै परिचय खुलेको छ घाइतेलाई उपचारको लागि नेपालगंज लगिएको इलाका प्रहरी कार्यालयका लम्कीका प्रहरी निरीक्षक हेम शाहीले जाने जानकारी दिनुभयो एसियाको राजनैतिक अवस्थाबारे छलफल गर्न एसियाका विभिन्न देशका कम्युनिष्टहरू काठमाडौँमा भेला भएका छन् चिनिया कम्युनिष्ट पार्टीको आयोजनामा आजदेखि शुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सञ्जय सिंहवी र बंगलादेशबाट काजी सजात जाहिर काठमाडौँ आउनु भएको छ इन्टरनेशनल कोअर्डिनेशन अफ रिभोल्युसनरी पार्टीका एण्ड अर्गनाइजेसन आइकोरको आयोजनामा हुने सम्मेलनमा एसियाको राजनैतिक अवस्थाबारे बहस हुनेछ साम्राज्यवादको विरोध एवं लोकतन्त्रको लागि एसियाली सम्मेलन नाम दिएको कार्यक्रम तीन दिनसम्म चल्नेछ सम्मेलनमा विभिन्न देशका नेताहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम भएको कार्यक्रम संयोजक शशिधर भण्डारीले जानकारी दिनुभयो आज बाग बजारको होटल हार्दिकमा हुने उद्घाटन कार्यक्रममा ए माओध्यक्ष प्रसन्न एमाले अध्यक्ष झलनाथ खनाल नेकपा माओध्यक्ष मोहन वैद्य लगायतलाई बोलाइएको आयोजकले जनाएको छ कार्यक्रममा कंग्रेसका प्रदीप गिरी एमालेका प्रदीप गेवाली र नेकपा मसालका महामन्त्री मन मोहन विक्रम सिंहले कार्यपत्र पेश गर्नेछन् कार्यक्रममा एसियाको राजनैतिक परिस्थिति आन्दोलनको इतिहास विभिन्न मुलुकको समसामयिक राजनैतिक परिस्थितिबारे पनि छलफल हुनेछ एकल महिलाको क्षेत्रमा विगत बाह्र वर्षदेखि काम गर्दै आउनुभएकी चितवनकी विष्णु माया पाण्डे एक अन्तर्राष्ट्रिय पुरस्कारको उम्मेद्वार हुनुभएको छ पाण्डे यही वर्ष थाइल्याण्डको राजधानी बैंककमा घोषणा गरिने एनपिस अवार्डको उम्मेद्वार हुनुभएको हो सो अवार्डको पाण्डे उम्मेद्वार भएको आज एकल महिलासम्म चितवनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ आज नारायणगढमा पत्रकार सम्मेलन गर्दै सो अवार्डको उम्मेद्वार विष्णु माया पाण्डे हुनुभएको र उहाँलाई जिताउनको लागि पहल गर्नको लागि समूहले आग्रह गरेको छ पाण्डेलाई जिताउनको लागि एनपिस अवार्डको आधिकारिक website N Peace award dot com dot NP log on गरेर त्यहाँ निर्देशन गरे बमोजिम भोट गर्न सकिने समूहले आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ अहिलेसम्म भोटको आधारमा पाण्डे अग्र स्थानमा रहे पनि अरू प्रतिस्पर्धी पनि पाण्डेको नजिक रहेको समूहले दावी गरेको छ रु एक हजार अमेरिकन डलर राशिको पुरस्कार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 छ भने केही घाइते भएका छन् एक बन्दुकधारीले सान्टा मोनिकाको कलेज नजिकै अन्नधुन्न गोली चलाएको अधिकारीहरूले बताएका छन् प्रत्यक्षदर्शीको अनुसार उक्त व्यक्तिसँगै थुप्रै बन्दुक थिए र मानिसहरूको भिडमा बस र कारमा गोली हानेको थियो पछि प्रहरीले गरेको कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा अमेरिकी राष्ट्रपति बाराक ओबामा एक कार्यक्रममा पुग्नु भएको थियो Thank you. अब खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलको दोस्रो खेलमा आज दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् समूह सीको विजेता नेपाल आर्मी र समूह उपविजेता पुलिस बीचको खेल आज दिउँसो साढे तीन बजे दशरथ रङ्गशालामा सुरु हुँदैछ समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीले सङ्कटा क्लबलाई तीन शून्य टुसाल क्लबलाई छ शून्य तथा मनाङ वर्सेङ्गलाई एक शून्यले हराएको थियो यस्तै समूहको उपविजेता बनेको पुलिसले भने समूह चरणमा एउटा मात्र खेल जितेको थियो पुलिसले समोचरणमा मुनाल क्लबलाई हराएको थियो भने सरस्वती क्लबसँग एक एकको बराबरी खेलेको थियो यस्तै मसिन्द्र भएको थियो यसअघि हिजोको खेलमा मसिन्द्रलाई दुई शून्यले हराउँदै मनाङ वर्षाङ्गी क्लब सेमी फाइनलमा पुगिसकेको छ र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र घरेलु टोली इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ खेल नेपाली समयअनुसार इङ्ल्याण्डको घममा पुरानो साढे तीन बजेपछि शुरू हुनेछ दुवै टिम प्रतियोगितामा सुखद शुरूआत गर्ने योजनामा रहनेछन् अस्ट्रेलिया माइकल क्लार्कको कप्तानीमा मैदानमा उत्रने तयारीमा छ भने इङ्ल्याण्ड एलेस्टर कुकको नेतृत्वमा खेल्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै वेस्ट इन्डिजले विजय सुरुवात गरेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन सम्बन्धी विवादित विषयमा सहमति जुट्न नसक्दा मन्त्री परिषदका अध्यक्ष रेग्मी र शीर्ष नेताबीचको बैठक बिना निष्कर्ष सकियो एसियाको राजनैतिक अवस्थाबारे छलफल गर्न एसियाली कम्युनिस्टहरूको भेला काठमाडौँमा कैलालीको पथरियामा बस पल्टदा दुईजनाको मृत्यु अरू चारजना घाइते एकल महिलाको क्षेत्रमा काम गर्दै आउनुभएकी चितवनकी विष्णु माया पाण्डे एक अन्तर्राष्ट्रिय पुरस्कारको उम्मेद्वार अमेरिकामा एक व्यक्तिले अनधुन गोली चलाउँदा छ जनाको ज्यान गयो